वर्ष अगाडिको र म पढ्न काठमाडौँ आएको थिएँ घर भाडामा बस्थेँ त्यो घरमा घरपेटी बुढाबुढी र एकजना छोरी थिइन् आयुषा आयुषा थियो उसको नाम उनी घरकी एक्लै छोरी थिइन् म उहाँलाई दिदी भन्थेँ दिदी मास्टर्स पढ्दै हुनुहुन्थ्यो म त्यति बेला अठार वर्षको थिएँ दिदी बाइस वर्षकी हुनुहुन्थ्यो घरपेटीहरू सरसफाइमा एकदमै ध्यान दिने हुनुहुन्थ्यो र मलाई पनि कोठा यस्ता व्यस्त राख्न डर लाग्थ्यो पहिलो दुई तिन महिना त काठमाडौँको कोलाहालमा घुलमिल नै हुन लाग्यो अब बिस्तारै त्यो बसाइ सहज हुन थालेको थियो पहिलोपटक इन्टरनेटको पहुँच सहज भएको थियो मसँग एउटा मोबाइल थियो फेसबुक आएको धेरै भएको थिएन मान्छेहरू गुगलमा सर्च गरेर पनि धेरै जानकारी खोज्थे अहिले जस्तो समाचारका साइटहरू त्यस्तो धेरै थिएनन् भए पनि रेगुलर समाचार हालिहाल्थे हाल्दैनथे एक दिन खोज्दा खोज्दै केटीहरूको फोटोहरू भएको वेबसाइट खोलियो केही बेर हेरेपछि सेक्स गर्ल भनेर सर्च गरेँ अनि म बिस्तारै फोन साइडहरू दैनिक हेर्न थालेँ अनि हस्तामा मिथुन गर्न थालेँ बिहान टोइलेट जाँदा अनिवार्य जस्तै भइसकेको थियो अनि नहुँदा नगरी बस्न सक्दिनँ थिएँ दिनमा दुई पटक कहिले तिन पटकसम्म छोल्थे छोल्न थालेको थिएँ घरपेटी दिदी पनि क्या सेक्सी हुनुहुन्थ्यो मैले उहाँलाई सम्झिँदै छोल्ने गर्थेँ दिदीलाई देख्न साथ दिदीलाई झुकेको कल्पनाहरू गर्थेँ दिदीको रुम र मेरो रुम सँगै थियो म दिदीको लुगाभित्रको अङ्गहरू कल्पना काल्पनिक तस्बिर सम्झिन्थेँ त्यसमा ध्यान जान थालियो दिदीले छोटो छोटो लुगा लगाउनुहुन्थ्यो त्यसैले शरीरको आधा भाग देखिएको हुन्थ्यो अनि दुधले भेस्ट उचालेको पुट्ट परेको छाती पुरै छोपिएको हुन्थ्यो यति कुरा निहाल्दा निहाल्दै ठन्किन थाल्थ्यो त्यो घरमा नहुने बाथरुम एउटा मात्र थियो त्यसैले बाथरुममा पनि उसको लुगा भेटिने आँसमा दिदी नुहाएको नुहाएर निस्केपछि म नुहाउने छिर्ने गर्थे उसको पेन्टी ब्रा भेटिए त्यसको बास्ना बाथरुमबाट उसको कल्पना गर्दै चल्थे दिदी नुहाएर बाहिर निस्किँदा दिदीले टेबलमा ब बेर्नुहुन्थ्यो टे टावल बेर्नुहुन्थ्यो अनि त्यो बेला त उसलाई झम्ट्यौँ जस्तो पनि लाग्थ्यो दिदीले लगाएका टी सर्टभित्र देखिने उसको ठुलो ठुलो स्थान अनि त्यसको मुन्टाले टी सर्टमा बनाएको डुबलले जिउ हरेकपल्ट सिरिङ हुने गर्थ्यो उसको ओठ सुस्न लाग्थ्यो आज तिग्रा अनि झाङसँग सुँग्दै हरेक अङ्ग अङ्ग चुमेको उसको स्कर्टभित्र अङ्ग चाटेको कल्पना गर्दै छोल्ने गर्थे म दिदीलाई देख्ने बित्तिकै म सुक्क हाँस्थेँ हाँस्ने गर्थेँ दिदी पनि मलाई देखेर हाँस्नुहुन्थ्यो अनि बिस्तारै दिदी र मेरो कुरा हुन थाल्यो हामी धेरै नजिक भइसकेका थियौँ घरबेटी बा आमा माथि बस्नुहुन्थ्यो हामी सधैँ हाँसो मजा गर्ने गर्थ्यौँ दिदीको पनि बोयफ्रेन्ड रहेन रहेनछ पहिलो थियो अरे अनि ब्रेकअप भएको अरे अनि मैले पनि गर्लफ्रेन्ड थिएन एक दिन आइसा दिदी बेलुकीतिर बेलुकीतिर दिदीले मलाई पठाउनु बोलाउनु भयो पहिलोपटक दिदीको कोठामा जान मलाई लाज लागेको थियो त्यसमाथि फेरि दिदीले यस्तो लुगा लगाइने एकातिर रमाइलो भएको थियो भने अर्कातिर निकै असहजिलो महसुस भएको थियो दिदीको कोठाभित्र छिरे उहाँ एउटा सानो समिज अनि अलिकति साप्रा मात्र छपेको एउटा गुलाबी मिनी स्कर्ट लगाएर बस्नुभएको थियो यस्तो कामुक लाग्यो कि मेरो लड थाल्यो म दिदीको नजिक ल आऊ आज बियर चाहिँ खाएँ चाहिँ चाखा भाइ दिदीले बियर बोतल निकाल्नु भयो मैले बियर खाँदिनँ भने दिदीले आज टेस्ट गर न भनेर कर गर्नुभयो मैले बियर खाँदिनँ दिदी मैले भने चाखा न अलिकति दिदी भुइँमा बस्नुभयो पलेटी मारेर अनि मैले दोब्रिएका ती साप्राहरूको भित्र गुलाबी पेन्टी देखेँ मेरो सारा शारीरिक करेन्ट दुर्ग दुग दगुर्न थाल्यो हुन्छ मैले भने दिदीले दुईवटा ग्लास हातमा बियर हाल्नुभयो हामीले बियर पिउन थाल्यौँ एउटा बियर खाएपछि म उठेँ अनि दिदीले मेरो हात सुमाउँदै अब भरे मम्मी बाबा सुतेपछि रमाइलो गर्ने है भाइ दिदीको त्यो कुरा सुनेर म ममा परेँ अनि भने दिदी आज मुडमा देखिन्थे साढे आठतिर उसको बुबा आमा अनि खाना खाएर टिभी हेर्न थाल्नुभयो दिदी खाएर मेरो रुममा आउनुभयो अनि म पनि खाना खाएँ अब एकछिन फिल्म हेर्ने भन्दै भन्दै दिदी मेरो पेडमाथि है त्यसपछि दिदीले लिएर आएको बियर खोले र हामी खान थाल्यौँ दिदीले ल्यापटपमा चलचित्र लगाइन् चलचित्र चलिरहेको थियो र हामी कुरा गर्दै पिउन नै व्यस्त थियौँ मलाई बियरले लागेन र मसँग भएको भोड्काको बोतल निकाले मलाई भोड्काले लाग्न थालेको थियो बियरले शरीर तताउँदै गरे गएपछि यो त्यो स्वाङ परि पारिरहन जरुरी थिएन दिदीले फेरि अर्को बियर पनि निकाल्नुभयो अनि खाली ग्लास फेरि भर्नुभयो अनि फेरि दिदी बोल्नुभयो मलाई त बियर लाग्यो भाइ हेर त बियरले मेरो पुरै शरीर नै रातो भएको छ दिदीले समेत उचालेर छातीसम्म पुर्याउनु भयो दिदीले नाइटो देखियो अनि सेतो पेन्टीभित्र पुक्क उठेको थियो त्यो देखेर मेरो लडो ठन्किएर आयो मेरो लडुको ट्राउजर लाइट टेन्ट जस्तै बलियो र मैले जस्तै बनायो र मैले लुकाउन खोजेँ मैले ठन्कीका लाँडो लुकाउन खोजेको देखेर दिदीले हाँस्दै मलाई जिस्काइन् के हो भाइ सानो भाइलाई के भयो के हो दिदीलाई दाइलाई त पुरै लागेछ नि अब जानु सोध्नुहोस् नै अब म तिम्रो को तिम्रो सा तिम्रो त्यो सानो भाइलाई सुताएर मात्रै जान्छु दिदीले भने गएर कोठाको ढोका लक गरेर आए र आफ्नो समिज खोले उसले रातो रङको ब्रा लगाएकी थिइन् उसलाई त्यो हालतमा देखेर मैले आफूलाई कन्ट्रोल नै गर्न सकिनँ र उसको ओठलाई मैले चुम्बन गरेँ अनि दुधमा पनि किस गरेँ ब्रा माथिबाट दुध निचोर्दै बिस्तारै उसको ब्रा खोलिदिएँ उसको बुबु एकदम मिलेको गोलो गोलो थियो उसको निपल हल्का गुलाबी रङको थियो मैले आफूलाई कन्ट्रोल नै गर्न सकिने र उसको दुध र दुधमा सिंहको मासुमा झम्टे जसरी नै झम्टिएँ पालैपालो पालो दुधको मुन्टा चुसेर खाएँ त्यसपछि मैले उसको हाफ प्यान्ट खोलिदिएँ र उसले मेरो लुगा खोलिदिन् म पुरै नाङ्ग भइसकेँ तर उसको पेन्टी खोल्न बाँकी थियो मैले मेरो उत्ते पेन्टी माथिबाटै छामेँ पेन्टी त पानीले पुरै भिजेको थियो मैले उसको पेन्टी माथिबाट बुद्धि सुँघ्दै पेन्टी खोलिदिएँ दिदीले मेरो लाडो खेलाउँदै थिइन् मैले उसको पेन्टी खेलाइदिएँ उसको बुद्धि देखेर म दङ्ग परेँ अनि दिदीको बुद्धिमा हात हालेँ हातै भरे चिप्लो पानी लाग्यो तातो नरम मुलायम कस्तो कस्तो छाला भेट्यो खाल्टो थियो मैले सिधै उसको त्यो बुद्धिमा आफ्नो मुख गाडेँ मेरो जिब्रोले प्रतीत हुने बित्तिकै दिदीले लामो सास लिएर अह गर्दै कराउन थाल्नुभयो म दुध खेलाउँदै खिलाउँदैप्रति चाट्न थालेँ दिदीको तडप झन् बढिरहेको थियो म फेरि दिदीको पानीमा हातले औँला हाल्दै दिदीको बुद्धि चलाउन सुरु गरेँ दिदीलाई सय भएर भइसक्या र अह भाइ अब अरू नतडपाऊ मलाई छिटो तिम्रो लाँडो मेरो बुद्धिमा छिराइ छिराइक भन्दै मेरो टाउकोमा हातले सुमसुम्याउन थाल्नुभयो मैले तीबाट मुख निकाल्दै भने नहाँतिनुहोस् न दिदी हजुरलाई धित गर्ने मर्ने गरी पहिलेको जिगाई पहिलेको जिगाई सधैँ सबै जिगाई बिर्साउने गरी मजा दिलाउँछ मलाई यहाँ खपिन सक्नु भइसक्यो भाइ दिदीले भनिन् केही बेर दिद खेलाउँदै जब मैले दिदीको पतिबाट आफ्नो जिब्रो छिराएर टिसी खेलाउने र चुस्ने गरेँ दिदीले आफ्नो बुद्धिबाट ल्याल ल्याल हुने गरी श्राप छोड्नुभयो मैले दिदीको बुद्धिबाट निस्केको पानीलाई मुखमा थिराएर निलिदिएँ अनि मैले बुद्धिबाट मुख थिकेर उसको ओठमा फेरि चुम्बन गरेर बुद्धिमा बिस्तारै औँला छिराएँ मैले दिदीलाई मेरो लाडु चुस्न भने अनि दिदी मुखमा मेरो लाडु छिराउन थालेँ दिदीले बिना हिचकिचाट मेरो लाडु चुस्न सुरु गर्नुभयो मेरो लाडु चुस्दै गर्दा मैले दिदीलाई भने दिदी त लाडु चुस्न खप्पी हुँदो रहेछ त दिदीले लाडु मुखबाट बाहिर निकालेर मतिर हेर्दै भनिन् बोय फ्रेन्डले लाडु मात्र चुस्न आउँथ्यो जहिले यति यति त जान्नै पर्यो नि अनि दिदीले फेरि मेरो मुखमा मुख जोडेर जिब्रोले मेरो ओठ भिजाउनु भयो र गाला चाट्नु भयो त्यसपछि हातले मेरो लड्किलाउँदै भन्नुभयो ठिक भाइ अब मलाई अब ढिलो नगर मैले बिस्तारै दिदीको बुद्धिमा धक्का फेल्ने सुरु गरेँ लामो समयदेखि कि दिदीको बुद्धि टाइट भएर कसिएको थियो मैले दिदीको बुद्धिमा धक्का मारिरहँदा दिदी चाहिँ आफ्नै पोकाहरू मजाले मार्दै निपोलाई बटारिरहेकी थिइन् निकै बेर दिदीलाई सोफामा सुताएर देखेपछि दिदी पुरै रिल्याक्स भएर उक्तानु पर्दै आँखा छिम्मा गरेर आनन्द लिन थाल्नुभयो र दुध मसार्दै हुनु हुनुहुन्थ्यो दिदी म भने दिदीलाई खेल्दै थिएँ कति तीव्र हुँदै थियो फ्याक फ्याक खोजीमा छिर्दा आवाज आउन थाल्यो दिदीको बुद्धिमा मेरो ठो ठोकिन थाल्यो दिदीको बुटोमा मेरो बुटो ठोकिन थाल्यो नाडो दिदीको बुद्धिभित्र पुरै छिरेको थियो पोजिसन चेन्ज गरेँ अनि दिदीसँगै सुतेर लाडु भने मध्यभित्रै पोलि पेलिरहेँ फ्याट फ्याट फ्याटको आवाज तीव्र हुन थाल्यो लाडु तातो र कडा थियो बुद्धि तातो र टाइट दुवैजना एकअर्कालाई पेल्दै थियौँ दुवैजना आनन्दको शिखर शिखरमा उक्लिँदै थियौँ भाइ तिमी थाक्यौ अब म माथि चढ्छु दिदीले भन्नुभयो म उत्तान सुतेँ अनि दिदी म माथि चढ्नुभयो दिदीले सिधा समातेर बुद्धिभित्र हाल्नुभयो अनि माथिबाट म थाल्नु थाल्नुभयो मैले केवल दिदी दिदीको बुद्धि थापेर मात्र बसेँ पछाडि हात टेकेर दिदी म माथि निरन्तर मचिरहनु भयो दिदीको पुठो मेरो पेटमा बजारिन्थ्यो अनि फेरि उचालिन्थ्यो दिदीको पुरै रसाएर पानी पानी भएको थियो सायद सेतो पानी पनि झरेको थियो किनकि सिक्दै जाँदा पानी नै बुढी खेलिया जस्तो हुन थालेको थियो दिदी पछाडिबाट अगाडि भयो अनि उसै गरी म माथि मचिन थाल्नुभयो दिदी पुरै तल जाँदा हामी पुरै जोडिएका हुन्थ्यौँ दिदीले मलाई हेर्नुहुन्थ्यो अनि फेरि माथि उचालिनुहुन्थ्यो हाम्रो देखादेख हुन्थ्यो म पनि सकेको बल लगाउँदै तलबाट दिदीको बुबु खेलाउँदै साथ दिँदै थिएँ दिदीले भन्नुभयो अझै ठेला भाइ दिदीले कामुक स्वरमा भन्नुभयो मैले दिदीको पुटो समातेर दिदीलाई उचालिन मद्दत गर्न थालेँ दिदी जोडसँग तल आउनुहुन्थ्यो र पुरै पोतेभित्र छिरियो दिदीको चाकको पुठो पुठो मेरो तिग्रामा उफ्रिन्थ्यो मैले हातले समातेर माथि उचालिदिन्थेँ कतिपटक त दिदी बढी उचालिनुहुन्थ्यो हिँडाडुवा बुद्धिबाट पुरै बाहिर निस्किन्थ्यो हामी एकअर्काको शरीरमा उफ्रिरह्यौँ दिदी त पुरै सेतो पानी तार्दै हुनुहुन्थ्यो मैले पनि अब बेला आइसकेको छ दिदी अब म माथिबाट चुक्छु मैले भने दिदी पर्नु पर्नुभयो अनि म दिदीको तीमा लाडो हालेर जोड जोडले मचिन थालेँ यसरी करिब पन्ध्र मिनट झुकेपछि मैले आफ्नो लाडो पुजबाट निकालेँ पिचिक्क एक सर्ट फुसी निस्कियो अनि दिदीको नाइट भरि पोखियो अनि जोडले हल्लाई अर्को सर निस्क्यो पिच्चा दिदीको दुधसम्म पुग्यो दिदीको मुख अनि नाकसम्म पुग्यो दिदीको शरीरभरि फुस नै फुसी भयो अनि दिदी उठेर कपडाले सबै फुसी फुसेर मलाई केस गर्न थाल्नुभयो करिब तिस मिनट जति हामी अङ्गालोमा अङ्गालो बाँडेर बेडमा सुत्यौँ मेरो लाडो फेरि बिस्तारै ठुलो हुँदै थियो मैले दिदीलाई चाक खेलाउँदै दिदी हजुरको चाक देख्न नदिने भन्दै दिदीलाई जिस्काएँ दिदी रिसाए जस्तै गरिन् मैले दिदीको चाक र पुथी मसार्दै दिदीसँग जिस्किँदा जिस्किँदै फेरि मेरो लाडो फेरि ठिनिक्क सकेको थियो मैले दिदीलाई जिस्काउँदै फेरि चुक्छु भन्दै मेरो लाडो दिदीको बुद्धिसम्म चिक्न थालेँ हरेक मेरो हरेक धक्कामा दिदी अह अह अगर भाइ मलाई रानी बनाऊ बिस्तारै बिस्तारै भन्दै कराउँदै थिइन् हिलनाडु पुरै छिरिसकेपछि मैले आफ्नो स्पिड बढाउन थालेँ मेरो स्पिड बढेसँगै उसको पनि आवाज बढ्न थाल्यो दिदी अह अह गर्दै कराउँदै थिइन् करिब पैँतालिस मिनटको टिकापछि मेरो माल झर्न आँटेको थियो त्यसैले मेरो हिलनाडु बाहिर झिकेर उसको नाइटोमाथि आधार दिएँ त्यसपछि हामीले एकअर्का लङ्गाल हालेर सुत्यौँ करिब चार बजेतिर दिदीलाई उठाएर फेरि एकपटकतिर दिदी आफ्नो कोठामा जानुभयो त्यस दिनदेखि दिनदिन म दिनदिन चिक्न थाल्यौँ एक अर्काको रुममा पालै पालो रातभरि चिक्ने गर्थ्यौँ